नमस्कार स्वागत तथा अभिवादन समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरमा साथमा छु सदाझै म प्रेम सुनार कार्यक्रम ओजेलका खबर सामुदायिक radio sky radio Gulmi Ruru FM Shringa नयाँ एफएम सन्धि खर्क रेडियो रिपब्लिक बुटोल सामुदायिक रेडियो ढोरपाटन बागलुङ अर्को सामुदायिक रेडियो पुष्पाञ्जली वामी टक्सार कालीगण्डकी एफएम स्याङ्जा सूर्योदय एफएम अर्खाँची र नेपाली संचार रेडियो अस्ट्रेलियाबाट प्रसारण हुने गर्दछ त्यस्तै एक दर्जन भन्दा बढी अनलाइनबाट पनि ओजेलका खबर चौबिसै घण्टा सुन्न सकिनेछ आज पनि समय अभावका कारण अन्य कुरा नबोली आज पटकको एक सय पचासी श्रृङ्खलाको विषय वस्तुतर्फ लाग्न चाहन्छौ त आज हामी प्रस्तुत गर्नेछौ गुल्मीकी एक चेली पचपन्न वर्षपछि यसपालिको तिजमा माइतीघर टेक्दै अनि नक्कली डाक्टर ल्याउँदै जनता ठग्ने एक मेडिकल हल सञ्चालकको भण्डाफोर र नियमित स्तम्भ जीवनको गोरेटोमा विवाहको सात महिनामै विधुवा बनेकी एक चेलीको कथा व्याथा सुनाउने छौँ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला अब एउटा संयोग पार्टीको काममा सुदूरपश्चिम अञ्चल पुगेकी गुल्मी ठुल्लुम्पेक गाविसकी तेज कुमारी थापाले पचपन्न वर्षपछि फुबुलाई कञ्चनपुरमा फेला पार्नुभयो अनि उहाँकै पहलमा उहाँकी फुबु पुनिता गुरुङ ठुलुम्पेक साथ स्थित माइती घरमा पचपन्न वर्षपछि तीज मान्न आउनु भएको छ पचपन्न वर्ष अघि भारतमा जन्मिएकी पुनिता गुरुङ उतैबाट कञ्चनपुरमा बिहे गरेर गएपछि माइती घर ठुलुम्पेक आउन पाउनु भएको थिएन अत यो तीजको अवसरमा हामी ठुलुम्पे लुम्पेक पुगेर उनै चेली पुनितासँग कुराकानी गरेका थियौं सुनौ स्वागत छ धन्यवाद तपाईँ पचपन्न वर्षपछि ठुलुम्पे गाविस आफ्नो माइती देशमा आउनुभयो देश भन्छन् कि होइन कस्तो लागिरहेको छ तपाईँलाई तिजमा ए तिजमा आउँदा त धेरै के सपनैमा नसोचेको कल्पनै नगरेको आइन्छ कि आइन्न भन्ने त्यस्तो भावना भइसकेको अचानक यो तिजको मौका पारेर आफ्नो बाबा आमाको देश मेरो माइत ठुलो लुम्पेकमा आइपुग्दाखेरि अत्यन्तै गर्वको साथ एकदम गदगद भइरहेको छु मेरो बाबा मम्मीहरू सबै मेरा पुर्खा पुर्खाहरू मेरो जिजु बाजे बराजुहरू सबै बसेको थलो देख्न पाउँदा अति खुसी भएको छु नेपालको सबैभन्दा पिछडेको एकदम लास्ट महाकाली अञ्चल कञ्चनपुर जिल्ला दोधारा गाविसको वार्ड नम्बर चारमा मेरो बसोबास छ त्यस गाविस अन्तर्गतको महिला स्वास्थ्य स्वयंसेविका पनि म हो र त्यस गाविस अन्तर्गतको महिला मूल समितिको अध्यक्ष भएको नाताले म पनि मेरो माइत देशका चेलीबेटीहरू मेरा आफन्तहरू कस्ता छन् के छन् भन्ने धेरै जागरुक इच्छा भएको कारण कारणले गर्दाखेरि म यहाँसम्म आइपुगेको हुँ यहाँसम्म आइपुग्दाखेरि म अत्यन्त गर्व महसुस गरेको छु यति खुसी भएको छु कि म कता कता सपना हो कि मेरो बिपना हो कि म मलाई त्यस्तो महसुस भइरहेको छ कसरी तपाईँ यो पचपन्न वर्षपछि यहाँ आइपुग्नु भयो यस्तो संयोग के पर्यो अथवा तपाईँको बुवा कहाँ हुनुहुन्थ्यो के हुनुहुन्थ्यो आमाहरू बाबा मम्मीहरू उतै बित्नु भयो त्यसपछि खोज्दै खोज्दै मेरो अहिले यो पचपन्न वर्षको उमेरमा म यहाँ खोज्दै खोज्दै खोज्दै गर्दै म यहाँसम्म आइपुगेको छु यहाँसम्म आइपुग्नु पनि मेरो एकदम सौभाग्य ठानेको देखेको छु मैले तपाईँ कान्छी बहिनी हो उहाँको तपाईँको नाम चाहिँ के पर्यो मेरो नाम खिनारा आडी हो म उहाँ दिदीको कान्छी बहिनी काइला बाबाको छोरी दिदीलाई देखुला भन्नुभएको थियो नै म दिदीलाई देखु भन्ने आशै थिएन त्यस्तै भाग्यवश हाम्रो सपनामा पनि नभएको कुरो कि पचपन्न वर्ष अनि बालाई देखेन आमालाई देखेको अन्त आमा आउनुहुन्थ्यो आमा चाहिँ अब उहाँ इन्डिया कहाँ कहाँ बाबा लगेर जानुभयो अन्त आएर म विदेशतिर बस्नुभयो बस्दा बस्दै त्यहाँ के पेन्सन निस्केर उहीँ जग्गा किन्नुभयो है त्यहाँ जग्गा किनेर अनि बस्नु भयो अरे भनेको सुन्नु पर्यो कि हामीलाई हाम्रो बाबा त काइला उहाँ बाबा ठुलो बाबा हुनुहुन्छ साइना बाबा कि अनि दाई हुनुहुन्छ गरे दिदी हुनुहुन्छ गरे भन्ने सुन्यो के सुन्ने मात्र भयो तर हाम्रो भेदघाट छैन छोरीको जुनी जहाँ जन्मियो त्यही मर्न नपाउने यो एउटा दुर्भाग्यपूर्ण पनि हो कि के हो यो छोरीको यो कर्म नै होला होइन जन्मथलो एउटा हुन्छ भने कर्मथलो छोरीको एउटा हुँदो रहेछ यो आफ्नो जीवनमा अनुभव मैले अनुभव बुटोलेको अनुसार कहाँ पूर्वको छोरी कहाँ पश्चिममा पुगेको कहाँ पश्चिमको छोरी पूर्वमा पुगेको अब यो यसले गर्दाखेरिमा यो छोरीहरूको कर्म नै त्यस्तै रहेछ आमा बाबुको काखमा बस्न नपाइने अब अर्कै थलो बनाउनु पर्ने यो छोरीको कर्म नै रहेछ जस्तो लाग्यो मलाई त छोरीको त त्यही त रहेछ अब घर व्यवहार मिलाउनु पर्यो छोराछोरीको व्यवस्थापन गर्नु पर्यो अब अलिकता समाजसेवी भएको कारणले समाजको पनि व्यवस्थापन गर्नु पर्यो समस्याहरू समाजका समस्या दिदीबहिनीका समस्याहरू पनि देख्नु पर्यो त्यस कारणले गर्दाखेरि म घरबाट निस्केको यहाँनिर केसको कुमारी थापा तपाईँकी भदै नै हुनुहुन्छ यत्रो वर्षपछि आउनु भएको छ कस्तो लागिरहेको छ तपाईँलाई फुपू यस्तो आफ्नो बुबाहरूको जन्म ठाउँहरूमा आएकोमा म फुपू आएकोमा म धेरै खुसी छु किनभने फुपूलाई यहाँ ल्याउने यहाँ आइपुग्ने वातावरण पनि लगभग मैले नै गरेँ कि भन्ने लाग्छ किनभने मैले अखिल नेपाल महिला सङ्घ एकीकृतको यो एक महिने अभियान लिएर म पश्चिमतिर गएको थिएँ सुदूरपश्चिम कञ्चनपुर कैलाली लगायतका सबै जिल्लाहरूमा म यो कार्यक्रम लगेर गएको थिएँ जसले गर्दा मेरो मेरो फुपू उहाँ हुनुहुन्छ भन्ने मलाई त्यस्तो केही थाहा थिएन र पहिलेका हाम्रा हजुरबुवाहरूले हाम्रा बाबाहरूले हाम्रा दिदी बहिनीहरू हाम्रा दाजुभाइहरू दोधारामा हुनुहुन्छ अरे भन्ने मैले सुनेको थिएँ तर मलाई त्यो दोधारा कहाँ हो भन्ने विषयमा पनि मलाई थाहा थिएन म कार्यक्रम गर्दै जाँदाखेरि म त्यो ठाउँमा पुगेँ मैले फुपूहरूलाई मेरो दर सन्तान सबैलाई म भेट्न पाएँ जसले गर्दा यही बुवाहरू जन्मेको ठाउँमा आउनुपर्छ भनेर म फुपूलाई अनुरोध गरेको थिएँ र यसरी नै मेरो कुरालाई स्वीकार गरेर यहाँ फुपू आइपुग्दाखेरि म झनै खुसी छु सन्तानले सन्तानले तान्यो होइन अब भदैनी पुगेर अनि म पनि धेरै खुसी भएँ मेरो एउटा भदैनीले म त्यो घरबाट हिँडेको यति खुसी भएको छु म यो लुम्पेकको यो चुचुरो यो टेलिभिजनहरूमा पत्र पत्रिकाहरूमा मात्रै मैले यो पहाड देखेको अहिले कहिले पनि यो पहाडलाई नदेखेको नछुएको अहिले यो पहाडको चुचुराहरू चुम्न पाउँदाखेरि म यति खुसी छु कि यति खुसी छु म स्वर्गमै पुगे जस्तो मैले महसुस गरेको छु मेरो यो गुल्मी जिल्लाका सबै सम्पूर्ण दिदीबहिनीहरूलाई यो हेप्पी तिज भन्न चाहन्छु चाहन्छु म सबैलाई हाम्रो तर्फबाट ह्याप्पी तिस पचपन्न वर्षपछि तपाईँले माइती देश टेक्नु भएको छ माइती नभएको अवस्थामा यो माइती खोजेर एउटा चेलीको वेदना कस्तो हुने रहेछ यहाँका दिदी बहिनीहरू कस्तो रहेछन् मेरो बाबाको सन्तानहरू कस्तो रहेछन् भन्ने कुरा मेरो बाबा आमाको जन्मथलो मैले देख्न पाएँ म स्वर्गमा फुकेँ म अहिले पिछडेको कञ्चनपुरमा अगाडि अञ्चलको बासिन्दा भएको कारणले धन्यवाद अब आइरहनु होला धन्यवाद खोज्दै खोज्दै खोज्दै आउनु पर्दाखेरि म अहिले स्वर्गमै आए जस्तो भएको छु सुनौ संचार माध्यममा भरम छर्दै जनता ठग्ने गुल्मी शान्तिपुरका एक मेडिकल हल सञ्चालक विरुद्धको यो रिपोर्ट सुनिहाल्नु भयो श्रोता यो डाक्टर आउने बारे गुल्मीको एक रेडियोमा केही दिन अघि प्रसारण भएको सूचना रण अम्बिका शाह आँखा अस्पताल भैरवाबाट डाक्टर आउने झुटो सूचना प्रसारण गरेर गुल्मीको शान्तिपुर स्थित कुन्ती पोलिक्लिनिकका सञ्चालक निर्मल कुँवर भनिने मुङ्गीलाल कोहोरले त्यहाँका जनतालाई ठगेका छन् गत एक वर्ष अघिदेखि सञ्चालन हुँदै आएको कुन्ती पोलिक्लिनिकमा जम्मा दुई महिना मात्रै एउटा डाक्टर राखियो अरू सारा दिन बिना डाक्टर शान्तिपुर र त्यस आसपासका जनतालाई ठगियो त्यस ठगी विरुद्ध स्थानीयवासीले जिल्ला प्रशासनमा उजुरी दिए प्रशासनले मुङ्गीलाल कोहरलाई झिकायो र तत्काल मापदण्ड अनुसार डाक्टर राख्न निर्देशन दियो तर उनले त्यसको एक हप्ता नबित्दै फेरि ठगी धन्दा सुरु गरे साउन महिनामा दुई दिनसम्म आँखा शिविर सञ्चालन गर्न भन्दै रडा अम्बिका शाह आँखा अस्पतालबाट डाक्टर आउने झुटो सूचना रेडियोमा प्रसारण गरियो पछि हामीले त्यस अस्पतालसँग बुझ्दा उनीहरू त्यहाँका डाक्टर नभएको पुष्टि पुष्टि भयो सुनौ त्यहाँका अधिकारीद्वारा उनीहरू डाक्टर नभई विद्यार्थी भएको यो पुष्टाई यस्तो छ अब उहाँहरू जुन हजुरले नाम भन्नुभएको छ माथिको दिपेन्द्र यादव र यो प्रभाजीसी भन्ने उहाँहरूको नाम अब मलाई नामले मात्र है अघि हामी बुझ्दा के भन्छ जीषी भनेको हाम्रो इन्टर्न अक्टोबरमाथि छ उहाँले अस्ति इन्टर्न एक वर्ष इन्टर्न गरे हो तर उहाँ चाहिँ डक्टर होइन है अनि दिपेन्द्र यादव पनि इन्टर्न गरेको अहिले इन्टर्नमा छ ऊ त्यस्तो ऊ पनि डक्टर होइन अनुज पोखरेल उहाँको हामीसँग अहिले त्यो डिटेल्सै छैन तर उहाँहरू चाहिँ डक्टर चाहिँ होइन त्यो इन्फर्मेसन हो तपाईँले भनेअनुसार इन्फर्मेसन हो भने रिफ्रेक्सन अप्टोमेटिक्स हो उहाँ त्यसले डक्टर भन्न मिल्दैन अप्टोमेटिक्स भनेको विद्यार्थी हो यो उसको रिफ्रेक्सनको उहरू गर्नुहुन्छ होइन पाँच रिफ्रेक्सन गर्नु उहाँले हो तर उहाँ उहाँलाई चाहिँ डक्टर भन्न मिल्दैन डक्टर पनि उहाँहरू होइन एउटा पोलिक्लिनिकमा अनिवार्य डाक्टर चाहिन्छ रेडियोग्राफर र नर्सहरू चाहिन्छन् तर निर्मल कुँवर भनिने मुङ्गीलाल कोरले आफै जानी नजानी सबै कुरा गरेर त्यहाँका जनताको स्वास्थ्यसँग गम्भीर खेलवाड गर्दै आएका छन् शान्तिपुरमा पुगेर आफूलाई निर्मल कुँवर झुटो नाम दिएका उनको वास्तविक नाम मुङ्गीलाल भएको कुरा समेत उनी विरुद्ध प्रशासनमा उजुरी परेर मात्र खुलासा भयो मानिसको स्वास्थ्य जस्तो संवेदनशील विषयमा झुटो नाम दिनेर नक्कली डाक्टर ल्याउने मुङ्गीलालले गत वर्ष पशु सेवा कार्यालयका एकजना कर्मचारीको समेत झण्डै कसो ज्यान लिएका थिए गुल्मीका प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल साइड पनि त्यसपछि के भन्नाले उसले यहाँ आएर चाहिँ म चाहिँ अब यो पोलिक्लिनिक चाहिँ नाप्दैन नपुगेको हुनाले चाहिँ म चाहिँ बन्द गर्न चाहिँ मन्जुर छु भनेर सही पनि गरेर गएको छ कमिटमेन्ट गरेर गएको छ जिल्ला प्रशासनले निजलाई उक्त क्लिनिक तत्काल बन्द गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताउनुभयो रण अम्बिका शाह आँखा अस्पतालको बिना स्वीकृति एफएममा त्यहाँका डाक्टर आउने झुटो सूचना प्रसारण गरेर शान्तिपुर सेरोफेरोका जनता ठग्ने मङ्गीलाल कोहोर रूपन्देही स्थित तराई मूलका बासिन्दा हुन् उनले आफै एक्सरे भिडियो एक्सरे गर्ने जस्ता चरम लापरवाही गरेर जनता ठग्ने क्रम अब भने जिल्ला प्रशासन कार्यालय गुल्मीले रोकेको छ निज कोहोरसँग सम्पर्क राख्न खोज्दा मोबाइल फोन स्विच अफ रहेको छ प्रशासनबाट पर्याप्त पुष्टाई भएका कारण उनको प्रतिक्रिया राख्न खासै जरुरी पनि देखेनौ हामीले झुटो सूचना दिएर जनता ठग्दै आएको कुन्ती पोलिक्लिनिक जस्ता अन्य थुप्रै मेडिकलहरूबाट पनि सचेत हौ बुटोल भैरवातिरका असिस्टेन्ट डाक्टर समेत भन्न नमिल्नेहरूलाई विभिन्न रोगका विशेषज्ञ डाक्टर भन्दै झुटो सूचना दिने गरिएको कुन्ती पोलिक्लिनिक शान्तिपुरबाट प्रष्ट भएको छ यसर्थ रेडियोहरूले पनि यस्ता संवेदनशील सूचनाहरू प्रशासनबाट पुष्टि गराएर मात्र प्रसारण गर्नुपर्ने देखिएको छ शान्तिपुर बजारको ब्याङ्क रोड स्थित कुन्ती पोलिक्लिनिकमा भएको ठगी विरुद्ध त्यहाँका जनता सजग हौ र सदाका लागि त्यस्तो ठगी बन्द गरौं कि कसो अब सुनौ गीत संगीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो